मुक्तको भोकोमा आहारा खोज्न आएको छु तपाईँको पिता अनि सहारा खोज्न आएको छु मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम चार लाइन मुक्तक तिमीले छोडेपछि यस्तो हाल भएको छ तिमीले छोडेपछि यस्तो हाल भएको छ पानी बिनाको माछा सरी बेहाल भएको छ तिमीले छोडेपछि यस्तो हाल भएको छ पानी बिनाको माछा सरी बेहाल भएको छ तिम्रो यादमा रात दिन तडपिएर बस्दा बस्दै तिम्रो यादमा रात दिन तडपिएर बस्दा बस्दै सायद तिमीले चिन्नै नसक्ने मेरो जिउडाल भएको छ तिमीले छोडेपछि यस्तो हाल भएको छ पानी बिनाको माछा सरी बेहाल भएको छ सुन्छु तिमीले मलाई भुल्नै अटेकी छौ रे पराईको नजर भरि फुल्नै अटेकी छौ रे फुल्नै अटेकी छौ तिम्रो साथ बिना एक्लै दुःखमा छोडेर गयो अब मनका रहर मान्नु छ एक्लै जिउने बानी पार्नु छ अब मनका रहर मान्नु छ एक्लै जिउने बानी पार्नु छ तिमीले जस्तै चोट दिए नि स्वीकार्नु छ नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाफ विशुद्ध मुक्तकहरूको एक मात्र कार्यक्रम कार्यक्रम हो चार लाइन मुक्तक आजको यो अर्को नवीन श्रृङ्खलासँग पुनः उपस्थित भएका छौँ त्यसबाट साथ दिने साथी स्यामसँगै तपाईँकै मुक्तक मनको साथी सुनिल महतो हजुर तपाईँलाई फर्कुनको आवाज दिलाउने सामुदायिक रेडियो रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेघार सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत संसारभर तपाईँले यो कार्यक्रम सुनिरहनु भएको छ शुक्रबार आउँछौँ प्रत्येक साताको शुक्रबार राति बिबिसी नेपाली सेवापछि लगभग दस बजेको समय हामी तपाईँसँग रहन्छौँ तपाईँको मुक्त तपाईँको आवाजमा अनि तपाईँको मुक्त यो सुनिलको आवाजमा दुई तरिकाबाट हामी यहाँलाई सहभागी गराउने गर्छौँ चार मुक्तको पेजमा आएका मुक्तक मैले वाचन गर्ने गर्छु भने तपाईँको सहभागिताको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर आज पनि खोलिसकेका छौँ शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर डायल गर्नुहोला र आफ्नो मुक्तकलाई यहाँले आफ्नो आवाजमा वाचन गर्न सक्नुहुन्छ कोही साथी सुरुवातमै आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छौँ हेलो हेलो हजुर नमस्ते हजुर नमस्कार कहाँबाट को बोल्नुभयो हजुर म ईश्वर छतकोली स्पर्श हेटौँडाबाट के छ ईश्वरजी खबर हेटौँडातिरको खबर एकदम ठिक छ नि एकदम छ है हुन्छ अब ईश्वर चाहिँ मुक्तक सुन्छौँ मुक्तक यस्तो छ गाइने दाईको सारङ्गीको धुनको कुरा कसले गर्यो गाइने दाईको सारङ्गीको कुरा कसले गर्यो झेलिमिली छ तिम्रो सहर जुनको कुरा कसले गर्यो गाइने दाईको सारङ्गीको धुनको कुरा कसले गर्यो झिलिमिली छ तिम्रो सहर जुनको कुरा कसले गर्यो पाँच तारेमा मस्त पिउँछौ सिंह दरबारमा लरबराउँछौ पाँच तारेमा मस्त पिउँछौ सिंह दरबारमा लरबराउँछौ होम्ला जुम्ला कर्णालीमा नुनको कुरा कसले गर्यो झिलिमिली छ तिम्रो सहर जुनको कुरा कसले गर्यो गाइने दाईको सारङ्गीको धुनको कुरा कसले गर्यो झिलिमिली छ तिम्रो सहर जुनको कुरा कसले गर्यो नमस्ते धन्यवाद झिलिमिली छ तिम्रो सहर निकै मिठो मुक्तक वाचन गर्नुभयो ईश्वर चाहिँ हुन्छ कार्यक्रममा आउनुभयो मिठो मुक्तक वाचन गर्नुभयो कार्यक्रममा सधैँ आउनुहुन्छ खुसी लाग्छ सुटिन्छ अहिले भने है नमस्कार ईश्वर छत्केल स्पर्श हामीलाई फोन गर्दै हुन्थ्यो हेटौँडाबाट पालो तपाईँको सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर खुल्ला छ तिमीसँग प्यार हुने कहिले हो तिमीसँग प्यार हुने कहिले हो हाम्रो बेग्लै संसार हुने कहिले हो तिमीसँग प्यार हुने कहिले हो हाम्रो बेग्लै संसार हुने कहिले हो तिम्रो मेरो थर एउटै भएर तिम्रो मेरो थर एउटै भएर तिमीसँग घरबार हुने कहिले हो तिमीसँग प्यार हुने कहिले हो हाम्रो बेग्लै संसार हुने कहिले हो मुक्तक हो सञ्जिता रेग्मीको मुक्तक नाम डाइरेक्ट मकवानपुरबाट एसएमएस मार्फत भर्खर पठाउनु भएको थियो मिठो मुक्तको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको आवाज पनि कार्यक्रममा मिसाइहाल्छौँ होला हो सुनिलजी नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्नु भनेर म सोद्धिनँ कहाँ हुनुहुन्छ अहिले भन्नुहोस् त म भण्डारा ए भण्डारामै हुनुहुन्छ दिल्ली सौगात घिमिरे एकदम आराम छु दिल्लीजी अनि दिनहरू कसरी छन् आजकल चाहिँ दुःख सुखै फेरि घरतिर जानुहुन्छ कस्तो तिहारमा है हुन्छ डेलीजी धेरै दिनपछि यहाँको मुक्तक सुन्न पाइरहेका छौँ है मुक्तक सुरु <laughs> गर्नुहोस् मैले पत्थर फोरेर सुन बनाएँ मैले मैले पत्थर फोरेर सुन बनाएँ अनि सुन बेचेर नुन बनाएँ अझै उनी आकाशको जुन चाहियो भन्छन् अझै उनी आकाशको जुन चाहियो भन्छन् मैले जिन्दगानी बेचेर जुन बनाएँ मैले पत्थर फोरेर सुन बनाएँ अनि सुन नुन है जुन तारा छुनेले के पाए जुन तारा छुनेले के पाए प्रेममा पागल हुनेले के पाए जुन तारा छुनेले के पाए प्रेममा पागल हुनेले के पाए भुल हुन्छ मानव भएसी भुल हुन्छ मानव भएसी अतीत रुनेले के पाए जुन तारा छुनेले के पाए प्रेममा पागल हुनेले के भए है पागल प्रेमीको मुक्तक म ठ्याक्कै यति बेला भाषण गरेँ हुन्छ डिलेजी कार्यक्रममा अनुभव मिठो मुक्तक भाषण गर्नुहोस् छुट्टिन्छ है नमस्कार डेली स्वागत घिम्रे भण्डाराबाट हामीलाई फोन हुन्थ्यो पागल प्रेमीजीको मुक्तक नाम लेख्नु भयो त ठेगाना उहाँले अस्पष्ट लेख्नु भएको छ ठेगाना लेख्नु भएको छ ठेगाना लेख्नु भएको भए अझ मलाई वाचन गर्न अझ मजा आउँथ्यो पागल प्रेमीजीको मुक्तक फेसबुक पेजमा यो मुक्तक उहाँले पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम चार लाइन मुक्तक सुनिरहनु भएको छ धेरै मुक्तक रहेका छन् मसँग कार्यक्रमको पेजमा आएका मुक्तहरू म वाचन गर्नुभन्दा अगाडि यति बेला कोही साथी हुनुहुन्छ सम्पर्क उहाँको मुक्तक सुन्छौँ त्यसपछि फेसबुक पेजमा धेरै मुक्तक आएका छन् ती मुक्तकमा भाषण गर्छु हेलो हजुर नमस्ते म कैलालीदेखि नगेन्द्र शर्मा है नगेन्द्र शर्मा नगेन्द्र शर्मा कहाँबाट भन्नुभयो कैलाली कैलालीदेखि फोन गर्दै हुनुहुन्छ निकै खुसी लाग्यो धेरै टाढाबाट हामीलाई सम्झिनु भएको छ अनलाइनबाट हामीलाई सुन्दै हुनुहुन्छ होइन सर अनलाइनबाट होइन अघि नै फेसबुकमा पाएको थिएँ फेसबुक निकै निकै खुसी लाग्यो निकै खुसी लाग्यो ठिक छ ब्लगमा पनि हामीले प्रोग्राम अपलोड गर्छौँ है त्यो त्यस त्यसबाट पनि त्यो तपाईँले अपलोड गरेर सुन्न सक्नुहुन्छ डाउनलोड गरेर सुन्न सक्नुहुन्छ है हुन्छ नगेन्द्रजी धेरै टाढाबाट आउनु भएको छ मुक्त सुन्छ सबै यहाँको गर्छु जानेछ उमेर ढल्केर जानेछ समय जस्तै दौडेर जानेछ अरे जानेछ उमेर ढल्केर जानेछ समय जस्तै दौडेर जानेछ तिमी मेहनत गर्नु कुबेर बन्नु तिमी मेहनत गर्नु कुबेर बन्नु मेरो त जिन्दगी मागेर जानेछ जानेछ उमेर ढल्केर जानेछ समय जस्तै दौडेर जानेछ समय जस्तै दौडेर जानेछ निकै टाढा बोलाउनु तर निकै मिठो मुक्तको भाषण गर्नु नगेन्द्रजी हुन्छ कार्यक्रममा यति टाढाबाट फेसको स्टाटस घरमा फोन गरिदिनु भयो निकै खुसी लाग्यो कार्यक्रममा अपलोड गर्छौँ हामी प्रोग्राम सिद्धिसकेपछि है डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ है सुटिन्छौँ अहिले भने कार्यक्रममा आउँदै गर्नुलाई माया नमान्नुलाई है नगेन्द्रजी सुटिन्छौँ नमस्कार यदुला नगेन्द्र शर्मा कैलालीबाट हामीलाई फोन गर्दै हुन्थ्यो पालो तपाईँको शून्य छप्पन्न पाँच छब्बिस एक सय छयासी नम्बर खुला छ म केही मुक्तकहरू लिन्छु है कार्यक्रमको पेजमा आएका मुक्तक फेसबुकको पेजमा आएका मुक्तक म वाचन गर्छु खै किन खै किन किन उसको यादले सताइरहेछ खै किन किन उसको यादले सताइरहेछ मुटुको धड्कन झन् याद बढाइरहेछ खै किन किन उसको यादले सताइरहेछ मुटुको धड्कनले झन् याद बढाइरहेछ मेरो जस्तै उसको पनि विशेषता रहेछ एउटा मेरो जस्तै उसको पनि विशेषता रहेछ एउटा ऊ जिउन त्यस्तै हो समय काटिरहेछ खै किन किन उसको यादले सताइरहेछ मुटुको धडकनले झन् याद बढाइरहेछ सती शर्मा सर्तुलबाट मुक्तक पोस्ट गर्नुभएको थियो मुक्तको लागि धन्यवाद दिन्छु पागल प्रेमी मुक्तकमा वाचन गरिरहेको गरिसके अर्को मुक्तकमा वाचन गर्छु यति बेला दोमनको कुरा गरी उनलाई ढाँट्न नखोज्नु दोमनको कुरा गरी उनलाई ढाँट्न नखोज्नु जिन्दगी लामो छ जुनी काट्न नखोज्नु पाउने गुमाउने त संसारको रित हो मित्र पाउने गुमाउने त संसारको रित हो मित्र र उनी बिना अन्त माया साट्न नखोज्नु दोमनको कुरा गरी उनलाई ढाँट्न नखोज्नु जिन्दगी लामो छ एक्लै जुनी काट्न नखोज्नु गोर्खाली पूजनको मुक्तक गोर्खालीजी धन्यवाद मुक्तको लागि अर्को साथी को मुक्तक वाचन गर्नुभन्दा अगाडि कोही साथी सम्पर्कमा आउनु भएको छ उहाँको मुक्तक यति बेला सुन्छौँ होला हो हजुर नमस्ते कहाँबाट बोल्नुभयो माडीबाट अपेक्षा लामिसाने के छ अपेक्षा खबर ठिकै छ छ माडीतिर खबर के छ माडीतिर पनि ठिकै छ माडीतिर पनि सब ठिकठाक छ हुन्छ त्यसो मुक्त भो अब यो धरतीमा बाँच्ने र छैन मलाई भो अब यो धरतीमा बाँच्ने र छैन मलाई अरूलाई नै भनी मुटु साँच्ने र छैन मलाई जो मरिमेटी यही माटोमा लागि परेको थियो जो मरिमेटी यही माटोमा लागि परेको थियो वो अब यो धरतीमा बाँच्ने रहर छैन मलाई अरूलाई नै भन्ने मुटु साच्ने रहर छैन मलाई जो मरिमेटी यही माटोमा लागि परेको थियो खोसियो मुस्कान उसको हाँस्ने रहर छैन मलाई वो अब यो धरतीमा बाँच्ने रहर छैन मलाई है त्यस्तो जति सक्छौ झुटोहरू झुट्टो हल्लाहरू चलाइदियो अब जति सक्छौ झुटो हल्लाहरू चलाइदेऊ अब खरानी नै हुन्छ होला मनमुटु जलाइदेऊ अब जति सक्छौ झुटो हल्लाहरू चलाइदेऊ अब खरानी नै हुन्छ होला मनमुटु जलाइदेऊ अब तिम्रो पटक पटकको प्रहारले बाँच्ने रहर छैन मलाई तिम्रो पटक पटकको प्रहारले बाँच्ने रहर छैन मलाई मिल्छ भने बिन्ती गर्छु एमलोकलाई बोलाइदेऊ अब जति सक्छ झुटो हल्लाहरू चलाइदेऊ अब खरानी नै हुन्छ होला मनमुटु जलाइदेऊ अब अपेक्षा छुट्टिन्छ है मिठो मुक्तको लागि धन्यवाद यहाँलाई यति बेला अफिसियल लाम्साने हामीलाई फोन गर्दै हुन्थ्यो दिपक यो मुक्तक मैले वाचन गरेको थिएँ दिपक बुढाथोकी रोल्पा बाडाचौर तर हाल मलेसियाबाट यो मुक्तक फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो मुक्तकलाई ठ्याक्कै जवाब स्वरूप मैले वाचन गरेँ धेरै धेरै धन्यवाद दिन चाहन्छु मुक्त केही मुक्तक अझ बाँकी छन् र गएको साताको अन्त्यमा मैले राखेको सवालमाथिको जवाब पनि एकैछिनपछि लिन्छु तपाईँ पनि सुना पुनः पाँच छब्बिस एक सय छयासी डायल गर्दै गर्नुहोला एउटा सुन्दर आवाज तपाईँको लागि मनभरि मेरै बास हुनै पर्छ प्यारे मनभरि मेरै बास हुनै पर्छ प्यारे जीवनमा मनै खास हुनै पर्छ प्यारे मनभरि मेरै बास हुनै पर्छ प्यारे जीवनमा मनै खास हुनै पर्छ प्यारे साँच्चै मसँग मनमाया जोड्ने हो भने साँच्चै मसँग माया मनमाया जोड्ने हो भने दुई मुटु एक सास हुनै पर्छ प्यारे मनभरि मेरै बास पर्छ प्यारी जीवनमा मन नै खास हुनै पर्छ प्यारी मुक्तक हो समर्पित विमसको मुक्तक हो फेसबुक पेजमा मुक्तक पोस्ट गर्नुभएको थियो मिठो मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु भक्तमात रेडियो सुन्दै हुनुहुन्छ भने श्री मोडुलेसनको नानी दशमलव आठ मेगार्स इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com र न्युज चितवन डट कम मार्फत संसारभर एकसाथ सुनिरहनु भएको छ विशुद्ध एक मात्र कार्यक्रम चार लाइन मुक्तक सुनिरहनु भएको छ सुना छपन्न पाँच छब्बिस मार्फतबाट यहाँले आफ्नो सहभागिता जनाउनु पर्ने हुन्छ आफ्नो मुक्तिकले आफ्नै आवाजमा वाचन गर्नको लागि कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको आवाज यति बेला जोड्छौँ होला हो नमस्ते हजुर नमस्ते कहाँबाट बोल्नु भयो ओहो रामु महतो बछोलीबाट रामु महतो बछोलीबाट रामुजी के छ नयाँ नोलखहरू पूर्वी चितवनतिरको खबर के छ एकदम ठिकठाक छ एकदम ठिकठाक छ है खानपिन भइसक्यो खानपिन भइसक्यो हुन्छ मुक्तक सुन्छ चाहिँ म्युजिकमा नै मैले बाँच्ने सहारा पाएँ म्युजिकमा नै मैले बाँच्ने सहारा पाएँ सुनिरहँ मन लाग्ने मिठो धुनको सहारा पाएँ म्युजिकमा नै मैले बाँच्ने सहारा पाएँ सुनिरहँ मन लाग्ने मिठो धुनको सहारा पाएँ म मुटुभित्रको सिममा सेफ गरौँ अरे म मुटुभित्र सिमको सिममा सेफ गरौँ अरे आकाशमा चम्किरहेको तारा सधैँ देख्न पाएँ म्युजिकमा नै मैले नाच्ने सहारा पाएँ सुनिरहँ मन लाग्ने मिठो धुनको आहारा पाएँ मिठो धुनको आहारा पाएँ है जिन्दगीमा धेरै परिवर्तन भएर रहेछ है रामुजी <laughs> जिन्दगीमा धेरै परिवर्तन हुन लागिरहेको रहेछ होइन जस्तै जस्तै हुन्छ शुभकामना चाँडै होस् है शुभकामना छुट्टिन्छ अहिले भने नमस्कार रामु हामीलाई फोन गर्दै हुन्थ्यो बसुलीबाट मुक्तक लिन्छु सोमी सोतीको मुक्तक तर त्यति अस्पष्ट रहेन यो मुक्तक म वाचन गरेन है सोमीजी फेरि यो मुक्तक पोस्ट गर्नुहोला आगामी श्रृङ्खलामा यहाँको यो मुक्तक पक्का मैले वाचन गर्छु त्यो घर बाँडेर गोठ बाँडेर त्यो घर बाँडेर गोठ बाँडेर ऊ शान्त छ परिवार भाँडेर त्यो घर बाँडेर गोठ बाँडेर ऊ शान्त छ परिवार भाँडेर अचेल ऊ प्राय पार्लरमा हुन्छ अचेल ऊ प्राय पार्लरमा हुन्छ गर्नुपर्ने सबै काम छाडेर त्यो घर बाँडेर गोठ बाँडेर उ शान्त छे परिवार भाँडेर दीपक मिलन रुद्रपुर दुई रुद्रपुर दुई रूपन्देही तर हाल दुहा कतारबाट मुक्तक पोस्ट गर्नुभएको थियो फेसबुक पेजमा धन्यवाद दिन्छु मिठो मुक्तकलाई अर्को मुक्तक पनि म यति बेला वाचन गरिहाल्छु माग माग्यौ दिएँ फोटो च्यातेर मजा लियौ माग्यौ दिएँ फोटो च्यातेर मजा लियौ पठाएँ एसएमएस डिलिट गरेर मजा लियौ माग्यौ दिएँ फोटो च्यातेर मजा लियौ पठाएँ एसएमएस डिलिट गरेर मजा लियौ सधैँ माया गर्छु भन्ने बाहना मात्र रहेछ सधैँ माया गर्छु भन्ने बाहना मात्र रहेछ अर्कैले रात दिन काखमा राखेर मजा लियौ माग्यौ दिएर फोटो च्यातेर मजा लियो पठाएर एसएमएस डिलिट गरेर मजा लियो मुक्तक हो डिबी घायल रोल्पा हाल मलेसियाबाट मुक्तक पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम चार लाइन मुक्तक सुनिरहनु भएको छ केही मुक्तक अझ पनि बाँकी छन् यति बेला अर्को मुक्तक म यति बेला वाचन गरिहाल्छु प्यार औधी भएछ पत्तै पाइनँ मैले प्यार औधी भएछ पत्तै पाइनँ मैले देवता जो ठान्थे पत्थर रहेछ पत्तै पाइनँ मैले प्यार औधी भएछ पत्तै पाइनँ मैले देवता जो ठान्थे पत्थर रहेछ पत्तै पाइनँ मैले आँसु मेरो भागमा हाँसो उनीसँगै आँसु मेरो भागमा हाँसो उनीसँगै सँगी भएछ सँगै गएछ पत्तै भएन प्यार औधी भएछ पत्तै भएन देवता जो ठान्थे पत्थर रहेछ पत्तै भएन पत्तै पाइन भने निकै मिठो मुक्तक हो अझै भुसाल फलेवास देवीस्थान साथ पर्वत र हाल भरपुर चितवनबाट मुक्तक पोस्ट गर्नुभएको धेरै धेरै धन्यवाद दिन्छु यो मुक्तकलाई अर्को मुक्तक पनि म यति बेला वाचन गर्छु शून्य छपन्न पाँच सबै एक आउनुभएको साथ एकैछिनपछि उहाँलाई कुराउँछु आफ्नो मुटु आफैले टुटाएर गए गङ्गा कुसुमको मुक्तक हो आफ्नो मुटु आफैले टुटाएर गए बिस बाटोमा शत्रुहरू जुटाएर गए गरिब बाछा असल साथी बन्छु भनी उसले आफ्नो मुटु आफैले टुटाएर गई बीच बाटोमा शत्रुहरू जुटाएर गई गरी बाछा असल साथी बन्छु भने उसले मेरो इच्छा चाहनालाई लुटाएर गए आफ्नो मुटु आफै टुटाएर गई बिच बाटोमा शत्रुहरू जुटाएर गए धन्यवाद दिन्छु गङ्गा कुसुमलाई पनि यो मुक्तको लागि कार्यक्रम सुनिरहनु भएको छ गएको साताको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाब पनि म लिन्छु एकैछिन पछाडि सुना छपन्न पाँच छब्बिस एक सय छयासीमा कोही साथी हुनुहुन्छ उहाँको मुक्तक सुन्छौँ भनिरहेका छौँ कोही साथी आउनु भएको छ सम्पर्कमा हामी एकैछिनपछि एकैछिन उहाँसँग कुराकानी गर्छौँ त्यसपछि हामी जवाफ लिनुतर्फ लाग्नुपर्छ होला हो हेलो हजुर नमस्ते नमस्ते कहाँबाट कल भयो कल्पना कल्पना गुरुङ हो हजुर कस्तो ठ्याक्कै नाम चिने मैले के छ कल्पनाजी खबर चटक्कै माया मार्ने मारिदिनु भयो त्यो बिचमा ओ त नि हेर्नु न हजुरको प्रोग्राम यतिखेर आउँछ नि थाहै नभए आज सबै टिपेर राख्छु है जस धेरै पहिला यहाँसँग एकपटक सायद यहाँको मुक्तक सुन्न पाएको थिएँ क्यारे मैले कार्यक्रममा है त्यही सायद बिर्सेको छैन त्यो कारणले गर्दा नाम स्पष्ट भएँ हुन्छ कल्पनाजी मुक्त कतिको लेखन कार्य मुक्त के लेखन कार्य कसरी बढ्दैछ आजकल लाग्छ है त्यस्तो त्यस्तो अल्छी हुनु भएन कार्यक्रम चार लाइन मुक्तको लागि भए पनि लेखिदिनुपर्छ है हजुर हुन्छ कार्यक्रममा छौँ धेरै दिनपछि यहाँको यहाँसँग कुराकानी हुन पाएको छ मुक्त सुरु गर्नुहोस् परदेशीको याद आउँदा पिउनुको मजा बेग्लै परदेशीको याद आउँदा पिउनुको मजा बेग्लै उनकै यादमा नसारसँगै जिउनुको मजा बेग्लै छोरी मान्छे भइकन किन पिउँछौ भन्छन् छोरी मान्छे भइकन किन पिउँछौ भन्छन् ओठमा शिष्ट पार्दै दिल पिउनुको मजा बेग्लै परदेशीको याद आउँदा पिउनुको मजा बेग्लै उनको यादमा नसासकै जिउनुको मजा बेग्लै धन्यवाद है परदेशीको यादमा पिउनुको मजा बेग्लै वास्तविकता त होइन नि है कल्पना है हस् हुन्छ मिठो मुक्तक वाचन गर्नु कार्यक्रमलाई माया नमार्नु होला भने है हुन्छ छ कल्पना गुरुङ हामीलाई फोन गरिदिनु त भने हामी तपाईँको फोन लिन भ्याउँदैन जस्तो लागिरहेको छ जब आफू लिन त लाग्नुपर्छ न आफ्नो बनाउन सक्छु न त गुमाउन सक्छु हाँसी हाँसी यो हात न त अरूलाई थमाउन सक्छु हे भगवान् मलाई कस्तो दोधारमा पार्दैछौ उनी बिना एक्लै म कसरी रमाउन सक्छु यस सवालमाथिको जवाफ म अब पनि लिन तर्फ लाग्नुपर्छ अझै भुसालको जवाफ लिन्छु सुरुमा दुनियाँ दुनियाँको रित जे छ मान्नुपर्छ तपाईँले दुनियाँको रित जे छ मान्नुपर्छ तपाईँले आँसु झार्दै ओठ खोज्न जान्नुपर्छ तपाईँले दुनियाँको रित जे छ मान्नुपर्छ तपाईँले आँसु झार्दै ओठ खोल्न जान्नुपर्छ तपाईँले चाहेको मान्छे सधैँ आफ्नो कहाँ हुन्छ र चाहेको मान्छे सधैँ आफ्नो कहाँ हुन्छ र जो मिल्छ त्यसले आफ्नो ठान्नुपर्छ तपाईँले दुनियाँको रीत जे छ मान्नुपर्छ तपाईँले आँसु झार्दै ओठ खोल्न जान्नुपर्छ तपाईँले धन्यवाद दिन्छु यो मिठो जवाबको लागि अजय भूषाल फलेवास देवीस्थान साथ पर्वत र हाल भरतपुर चितवनबाट मुक्तक जवाब पठाउनु भएको धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को जवाब म यति बेला लिन्छु व्यर्थै दिलमा तिमीलाई सजाएर राखेँ व्यर्थै दिलमा तिमीलाई सजाएर राखेँ मनको माया मनभित्रै लुकाएर राखेँ एक त तिमी बिना अरूलाई वास्ता पनि गरिन एक त तिमी बिना अरूलाई वास्तव पनि गरिन मुटुभित्रै माया पनि गुम्साएर राखेँ व्यर्थ दिलमा तिमीलाई सजाएर राखेँ मनको माया मनभित्रै लुकाएर राखेँ जवाबको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु लोकराज सर्जन बर्दिया खैरनीका साथी हुनुहुन्छ मुक्तिको लागि जवाबको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु एक्लै एक्लै जुनी काट्न एक्लै एक्लै जुनी काट्न सक्नुपर्छ एक्लै एक्लै जुनी काट्न सक्नुपर्छ उनीसँग मुटु साट्न सक्नुपर्छ एक्लै एक्लै जुनी काट्न सक्नुपर्छ उनीसँगै मुटु साट्न सक्नुपर्छ दोष भगवान्लाई दिन छाडिदेऊ दोष भगवान्लाई दिन छाडिदेऊ सुनिल दोष भगवान्लाई दिन छाडिदेऊ सुनिल सीता चाहिँ हरहर गर्न आँट्न सक्नुपर्छ एक्लै एक्लै जुनी काट्न सक्नुपर्छ उनीसँगै मुटु साट्न सक्नुपर्छ जवाबको लागि धन्यवाद दिन्छु बिजन बाबु खनालको जवाब हो अर्को जवाब लिन्छु मेतुलाई प्रानु चालिसे प्रेम बस्ती चितवनबाट जवाब लेख्नु भयो कोपिला भई जन्म लियो कोपिला भई जन्म लियो आज काँडा नै किन रोज्यौ जीवन काँडा हो कि फुल हो भने जीवन काँडा हो कि फुल हो भने आज मलाई किन सोध्यौ कोपिला भई जन्म लियो आज काँडा नै किन रोज्यो जवाफको धन्यवाद दिन्छु प्रेम बस्तीबाट जानु चालिसले जवाफ लेख्नु भएको अर्को जवाफ लिन्छु अन्तिम जवाब हुनसक्छ यो हनी महतोले फेसबुकको पेजमै जवाफ पोस्ट गर्नुभएको थियो तिम्रै हुम मायालु टाढा पठाउँछौ कसरी तिम्रै हुम मायालु टाढा पठाउँछौ कसरी अरूलाई यो अरूलाई यो मेरो हात थमाउँछौ कसरी तिम्रै हुम मायालु टाढा पठाउँछौ कसरी अरूलाई यो मेरो हात थमाउँछौ कसरी दोधारमा दोधारमा नपर अब आफ्नो बनाउ मलाई दोधारमा नपर अब आफ्नो बनाउ मलाई जीवनमा म बिना एक्लै रमाउँछौ कसरी तिम्रै हुम मायालु टाढा पठाउँछौ कसरी अरूलाई यो मेरो हात थमाउँछौ कसरी जवाफको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि महत्त्वलाई यो जवाफको लागि कार्यक्रम सारलाई मुक्तेकमा मुक्तकमा छौँ अब भने अर्को साथको लागि सवाल राख्नुपर्छ त यति बेला एउटा सुन्दर आवाज म अगाडि सार्दैछु तपाईँ कपी र कलम तयार गर्दै गर्नुहोला सुन्दर आवाज सुनाउँदा सुनाउँदै मिनी मिठा रसिला मुक्तक सँगसँगै हामी अन्त्यमा छौँ तपाईँहरू कपी र कलम तयार पारिसक्नु भएको छ भने साथी टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको व्यक्तिगत सवाल तपाईँको लागि जवाफ दिनको लागि यहाँलाई सहज हुनेछ आफ्नै भन्नेले किन यस्तो प्यार देखाउँछन् आफ्नै भन्नेले किन यस्तो प्यार देखाउँछन् खुसी होइन तनाव दिने व्यवहार देखाउँछन् आफ्नै भन्नेले किन यस्तो प्यार देखाउँछन् खुसी होइन तनाव दिने व्यवहार देखाउँछन् समय र परिस्थितिले दूर बनाएपछि समय र परिस्थितिले दूर बनाएपछि किन यति सङ्कुचित विचार देखाउँछन् किन यति सङ्कुचित विचार देखाउँछन् आफ्नै भन्नेले किन यस्तो प्यार देखाउँछन् खुसी होइन तनाव दिने व्यवहार देखाउँछन् यही सवालमाथिका जवाब सँगै आफूसँग रहेका मिठा रसिला मुक्तिकलाई चाहनुहुन्छ आफ्नो मुक्त आफ्नै आवाजमा बाँच्नुहोस् सुन्न छप्पन्न पाँच सबै शिक्षासीमा अर्को साता हामीले यहाँको लागि पक्का यो लाइन खुल्ला गर्नेछौँ तपाईँ चाहनुहुन्छ आफ्नो मुक्तकलाई यो सुनिलको आवाजमा बाँच्नुहोस् फेसबुकको प्रयोग यहाँले गर्नुपर्ने हुन्छ कार्यक्रमको page W W W dot Facebook dot com slash चार लाइन मुक्त सिएस डबल एआरएलआइएनइएमयुकेटिएके मुक्त सर्च गर्नुहोस् र पेज भेटाउनु छ लाइक दिनुहोस् स्टाटसहरू राखी कमेन्ट कमेन्ट बक्समा आफ्नो मुक्त र जवाफहरू यहाँले पोस्ट गर्न सक्नुहुन्छ र कार्यक्रममा सकिए पछाडि Chisapani Nepal dot blogspot dot com Mohan Bihani dot blogspot dot com र चार लाइन मुक्तक डट ब्लग स्पट डट कममा कार्यक्रम अपलोड गर्ने गर्छन् तपाईँले आफूलाई पाइक पर्ने समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ छुट्टिनुपर्छ अब नै कार्यक्रम सुनेर साथ दिनुभयो सबैलाई धन्यवाद फोन सम्पर्क आउनुभयो फोन सम्पर्क आउने प्रयास गर्नुभयो तपाईँ सबैलाई धन्यवाद रेडियो सुनेर साथ दिनुभयो एसएमएस गर्नुभयो र फेसबुकबाट मुक्त भयो जस कार्यक्रम सुन्नको लागि अरूलाई सिफारिस गर्नुभयो समग्रमा कार्यक्रमलाई मन पराउने माया गर्ने तपाईँ सम्पूर्ण सम्पूर्ण मुक्तक मनलाई सविशेष आभार मेरो आवाज तपाईँको रेडियो सेटसम्म प्याउँदै तपाईँ र मेरो सामी पिता अझ निकट बनाउन सकेको मेरो आत्मीय साथी श्यामलाई प्राविधिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिन्छु कार्यक्रम सारलाई मुक्तको आजको यो श्रृङ्खलाबाट तपाईँकै मुक्तक मनको साथी सुनिल छुट्टिन्छु हस्त नमस्कार यहाँको बाँकी फल शुभभित्र शुभरात्री शुभ सपना तेरो मेरो भन्छ तर पनि मान्छे पैसा भन्छ कसले